नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदै साङ्गपदक्रमो वनिषदैर्गायन्ति सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ते योगिनो यस्यान्तम् न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता बलीशोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमाला धरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकम् करोति वाचालम् पङ्गुम् लङ्घयते गिरिम् यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि ारायण नारायणम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरौ शुक्लपूर्णिमाज आजदेखि श्री स्वस्तानीको व्रत प्रारम्भ हुन्छ हिमालय पर्वतकी पुत्री पार्वतीले आफूले श्री महादेव पति पाउँ भनी भगवान श्री विष्णुको आज्ञाबाट जब श्री स्वस्तानीको व्रत प्रारम्भ गर्नुभयो र जब व्रतको फल प्राप्त भयो तब श्री महादेवसँग आज्ञा मागी यस कथालाई विभिन्न लोकमा प्रचार प्रसारको लागि श्री पार्वतीबाट अस्वस्थमा ऋषिलाई आज्ञा भयो तदनुरूप पहिले अस्वस्थमा ऋषि र सातल पातालमा गए तब यस लोकमा आई श्री स्वस्थानी कथाको प्रचार प्रसारमा लागे आज पहिलो दिन कथा प्रारम्भको क्रममा व्रतविधि श्री स्वस्तानी परमेश्वरीको व्रत बस्ने व्यक्तिले आजदेखि हात गोडाका नङ काटी पवित्र भएर एक छाक मात्र खाएर बस्नु योग्य छ र मनमा म आजदेखि श्री स्वस्तानी परमेश्वरीको व्रत गर्छु भने प्रतिज्ञा मनले गर्नुपर्छ आजदेखि एक महिनासम्म हविष्य खाई भूमिमा सहन गरी कसैसँग झगडा र दुर्वाच्य नबोली निष्कपट एवं सात्विक भावले व्रत आरम्भ गर्नुपर्छ नित्य प्रातकालमा उठेर स्नान सन्ध्या नित्य क्रिया सकेर जो भएको पत्र पुष्प फल जलले श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नुपर्छ मध्याह भएपछि जगदीश्वर श्री महादेवको शक्ति अनुसार सबै सामग्री तयार पारेर पूजन गर्नुपर्छ यो क्रम महिना दिनसम्म टुटाउनु हुँदैन एक महिनासम्म एक नाचसँग गर्नुपर्छ प्रतिदिन सूर्यास्त भएपछि सके नखाइकन नसके भोजन गरेरै भए पनि श्री स्वस्थानीको कथा भन्नुपर्छ नजाने भन्न लगाएर सुन्नु इष्ट मित्रलाई डाक्नु र कथा सकिएपछि धूप दीप नैवेद चढाई पूजन गर्नु श्रोता जति सबैलाई प्रसाद बाँड्नु अनि आफूले खानु यस क्रमले माघ शुक्ल पूर्णिमाको दिन आएपछि कथा जब समाप्त हुन्छ र आफ्नो आशी अर्थात् तामाको थालीमा ओमकार लेखी शुद्ध बालुवाको शिवलिङ्ग बनाई स्थापना गर्नु र जसमा अक्षता बेली पुष्प यज्ञ सूत्र पान सुपारी मालपुवा बत्ती र अरू अरू पाइएका सामग्री पनि एक सय आठको दरले गनेर चढाउनुपर्छ पूजा थाल्नुभन्दा पहिले कलश दियो गणेश वरुण आदि देवताको श्रद्धापूर्वक पूजन गरी ब्राह्मणलाई डाकी भोजन गर्नुपर्छ योभन्दा अगाडि व्रतविधि यस प्रकार देखिएको छ व्रत बस्ने व्यक्तिले शुद्ध पवित्र भएर पूजा स्नानमा आसनमाथि बसेर पहिले आचमन गर्ने आचमन गर्दा पूर्वतिर फर्केर तिल कुशले संकल्प गरेर गोदान पनि गर्नु अनि हरिओम तत्सतबाट मम भनी प्रारम्भ गर्ने यस प्रकारको विधि अनुसार जब आफ्नो नाम भन्ने ठाउँ आउँछ तत्पश्चात आफ्नो नाम र गोत्र सम्झेर मैले आजसम्म मन वचन शरीरले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भए यस जन्ममा सुख सन्तोष भोगेर मरेपछि शिवलोक पाउने कामनाले यथाशक्ति श्री स्वस्तानीको पूजन गर्दछु मनले यति भनिसकेपछि करवीरको पात रातो पुष्प दही र दुबो हालेर पहिले श्री सूर्यनारायणलाई हे सूर्य भनेर अर्घ्य थापेर मुद्रा अर्थात् गाईका थुन जस्तो बनाएर देखाउनु अनि दियो बालेर चन्दन अक्षता फल द्रव्य आदिले बत्तीको पूजा यति सकेर नमस्त नाय भनी प्रार्थना गर्नु त्यसपछि जल भरेर इशानतिर कलश स्थापना गरी पुरसी इत्यादि मन्त्रले चन्दन अक्षता फूल सुपारी सर्वसदी जौ हलेदु आँप पिपलको पात वस्त्र भेटी चढाएर पूजन गरी देव दानव भनी प्रार्थना गर्नु अनि कलशमै वरुणको आह्वान गर्नु अब गणनन्ता आदि मन्त्रले गणेशको आह्वान गरी षोडशोपचारले पूजन गरी टुण्डले प्रार्थना सकेर दीप कलश गणेशलाई पूज दीप नैवेद चलाएर पूजन आरती गर्नु अनि गणेशलाई सिङ्गो जटा भएको नरिवेल अर्पण गरेर कलशमाथि गणपतिदेखि वनस्पतयसम्मका देवता फूल र अक्षताले देवतालाई फूल र अक्षताले पूजन गर्नु फेरि त्यही कलशमाथि गङ्गा नर्मदा गोदावरी सिन्धु कावेरी गाई ब्राह्मण रुद्र विष्णु ईश्वरको पनि पूजा गर्नुपर्छ अनि गजाननलाई गणपतय नम विघ्न राजाय नम हेरम्बाय नम सिद्धि विनाकाय नम मुसक बहनाय नम परशुहस्ताय नम पार्वती नन्दनाय नम यदि भनेर दुबो र फलफुल र रातो चन्दन वस्त्र आदि चढाउनु त्यसपछि घोग्रास पूजा नन्द्याय नमदेखि आरम्भ गरेर आकर्षणीय नमा भनी कलशमै पूजा गरे पनि हुन्छ अनि थालीमा लेखेको अष्टदलमा पूर्वतिरको कोठामा इन्द्रको आग्नेय कोणमा अग्निको दक्षिण कोणमा यमको नैऋत्य कोणमा नृत्यको पश्चिममा वरुणको भाव्यमा वायुको उत्तरमा कुबेरको ईशानमा ईशानको आह्वान गरी पूजन गर्नु फेरि त्यही अस्त्रदलको चारैतिर उमा महेश्वर लक्ष्मी नारायण शिवजी गोमा ब्राह्मणी शिव शर्मा ब्राह्मण नवराज र चन्द्रावतीको पनि पूजा गर्नु त्यसपछि अष्टदलको माझमा लेखिएको ओमकारमा श्री स्वस्तानी परमेश्वरको मुख्य पूजा गर्ने क्रममा पहिले फूल अक्षता लिएर ओमकारमा छुनु र मनमनै भन्नु हे स्वस्तानी परमेश्वरी हजुर यो स्थानमा आएर मैले पूजन गरुन्जेल निवास गर्नुहोस् त्यसपछि पञ्चामृत दुध दही घिउ मह र चिनीले पालैसँग स्नान गराउँदै शुद्ध जलले स्नान गराउनु अनि वस्त्र अक्षता जौ तिल फुल माला पोते धागो कमलको फुल र सौभाग्य द्रव्य ऐना टिका बट्टा धागा चुरा गहना सिन्दुर आदि चढाएर अरू जे जति आफ्नो शक्तिले अनुसार जोडेको छ त्यो सबै श्रद्धापूर्वक श्री स्वस्थानी परमेश्वरीलाई चढाउनु अनि मिठो सुगन्ध आउने धुप मान्नु दीप बालेर खण्ड बजाई आरती गर्नु अनि किसिम किसिमका मिठा नैवेद्यहरू अर्पण गर्नु यी सबै कार्य गर्दा एकछिन पनि मनबाट वा हृदयबाट श्री स्वस्थानी परमेश्वरीको रूप अन्त जान नदिनु अर्थात् सम्झिरहनु त्यसपछि एक सय आठ गनेका सबै वस्तुहरू यथाक्रमसँग चढाउनु अनि हातमा फूल अक्षता लिएर परमेश्वरीलाई सम्झि ध्यान गर्नु कमलको आसनमा बसेकी सुवर्ण जस्तो कान्ति तेज भएकी तीन नेत्र भएकी खडक र सम्पूर्ण आभूषण धारण गरेकी हि स्वस्थानी परमेश्वरी हजुरलाई कोटी कोटी नमस्कार छ आफ्ना भक्तको इच्छा पूर्ण गर्ने पाप ताप हरण गर्ने यस्ती हे ईश्वरी यस लोकमा सुख सन्तोष र सन्तति दिई परलोकमा अनन्य भक्ति मलाई बक्सियोस् त्यसपछि घुँडा मारेर हात माथि उठाई अर्घ दिनु र मनले भन्नु हे ईश्वरी मसँग हजुरलाई चढाउने वस्तु केही छैन म केही नजान्ने मूर्ख छु अतः मेरो भक्तिदेखि प्रसन्न भएर यो गङ्गाजलको अर्घ ग्रहण गर्नुहोस् मेरो मन बासनाबाट हटेर हजुरको चरणमा लागिरहने वरदान दिनुहोस् हे देवी मदेखि प्रसन्न हुनुहोस् त्यसपछि एक सय आठ नसके तीनपल्ट प्रदक्षिणा गर्नुपर्छ अनि मन क्रम वचन र हृदयले स्वस्थानी जगदीश्वरलाई सम्झेर साष्टाङ्ग दण्डभट गरी पूर्ण पात्र गोदान दक्षिणा पुरोहित र अरूलाई जे सकेको छ त्यो दिनु भोजन गराउनु र ब्राह्मणले यो व्रत पूर्ण भयो भनेर आशीर्वाद दिई कलशको जलले अभिषेक गरिदिनु अनि नगनेको प्रसाद सबैलाई बाँड्नु र गनेको आठ आठ दर्कोले आफ्ना स्वामीलाई दिएर शेष आफूले खानु स्वामी नभए पुत्रलाई दिए पनि हुन्छ रात्रिमा जागरण गर्नु आवश्यक छ यो श्री स्वस्तानी पूजा विधि अब आज श्री स्वस्तानी व्रत कथाको प्रथम अध्याय हो अघि कुनै समयमा अगस्त्य मुनि तपस्या गरिरहेको ठाउँमा आफ्नो वाहन मयूरमा सवार भई कुमारजी आइपुग्नुभयो अकस्मात आफ्नो आश्रममा आइपुगेका कुमारजीलाई पाद्य अर्ध आदिले स्वागत सत्कार गरेर बसी भ्यालोमा अगस्त्य मुनिले कुमारसँग सृष्टिको विषयमा जानकारी प्राप्त गर्न प्रश्न गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि तिमीलाई सृष्टिको क्रम बताउँदछु त्यो तिमी एकचित्त भएर सुन पहिले संसारको सृष्टि हुँदा अनन्त कोटि ब्रह्माण्डका अधिधास्ता परब्रह्म परमात्माको मनमा यस ब्रह्माण्डको सृष्टि गर्ने इच्छा भयो त्यही इच्छाद्वारा प्रेरित भएका परमात्मा तीन देवताको रूपमा प्रकट भएर ब्रह्मा विष्णु शिवको नामले प्रख्यात भए तिनै तीन देवता मध्ये शिवबाट सत्व रजतम तीन गुणले युक्त भएकी माया उत्पन्न भए तिनै मायालाई प्रकृति भनिन्छ ती मायालाई कसैले पनि जित्न सक्दैन मायादेखि भिन्न अशान्ति पद छ फेरि माया भन्दा पर शान्ति पद र शान्ति भन्दा पर विद्यापद एवं विद्यापददेखि पर प्रतिष्ठायुक्त निवृत्ति पद छ त्यसै पदलाई मोक्ष पनि भनिन्छ यो सृष्टिको क्रम बिस्तारै बताउन र बुझ्न पनि कठिन हुनाले मैले संक्षेपमा भने श्री कुमारजी आज्ञा गर्नुहुन्छ सृष्टि र प्रलयको क्रम नियम भिन्न भिन्न छ एउटा क्रमले सृष्टि र अर्कोले प्रलय हुन्छ फेरि शान्तितीत शान्ति विद्या प्रतिष्ठा र निवृत्ति यी पाँच पदको उपदेशभित्र माया रहन सक्दैन जुन अव्यक्त छ त्यो मायादेखि पर रहने परमात्मामा विद्यमान एवं अधिष्ट छ जीव अज्ञानी र प्रकृति जड हुनाले सम्पूर्ण परमाणु अचेतन छन् कारणले नै कार्य हुन्छ अत जगतका अधिदासाले इच्छा अधिदासाको इच्छा बिना केही हुन सक्दैन यो सृष्टिको क्रम कल्पकल्पको भेदले भिन्न भिन्न देखिने हुँदा एउटा पद्मकल्पको मात्र वर्ण गरिन्छ श्री कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि यसै विषयलाई ध्यान दिएर सुन सृष्टिकर्ता ब्राह्मण पालन गर्ने विष्णु र संहार गर्ने शिव हुन् विष्णु र शिवका आयुको कुनै अवधि वा प्रमाण हुँदैन ब्रह्माको सय वर्षलाई परमायु भन्दछन् ब्रह्माको भन्दा तलकोलाई परार्ध भन्दछन् सय वर्ष पुगेपछि ब्रह्मा पनि नाश हुन्छन् अर्थात् प्रलय भएपछि यो संसार केही रहन्न अनि फेरि नयाँ सृष्टि सुरु हुन्छ प्रलय चाहिँ अनेक किसिमले हुन्छ ब्रह्माको घर गृहस्थी सब छ उनले बस्ने स्थानको नाम सत्यलोक हो ब्रह्माले पनि खानुपर्छ सुत्नुपर्छ ब्रह्माको प्रातकाल हुँदा सृष्टि गर्दछन् तिनको एक दिनमै सत्य त्रेता द्वापर र कली चारै युग घुम्दछन् रात परेपछि प्रलय गर्दछन् यस किसिमले दिन रात बितेर ब्रह्माको सय वर्ष पुगेपछि महाप्रलय हुन्छ यो महाप्रलय भएपछि पहिले जस्तै युक्त ब्रह्मा उत्पन्न गराएर सृष्टि गर्नको निमित्त अहंकार पञ्चमहाभूत ज्ञानेन्द्रिय मन बुद्धि पञ्चतन्मात्रा शब्द स्पर्श रूप रस गन्धले युक्त भएको एउटा अन्ड पन्छीको फुल जस्तो भन्दछ त्यो डल्लो ब्रह्ममय हुनाले त्यसैलाई ब्रह्माण्ड भन्दछन् त्यही अन्ड दुई भाग भएर फुटेपछि एक भागको प्रकृति र अर्को भागको पुरुष भन्दछ यसैबाट सृष्टि गर्दा चतुर्मुखी ब्रह्मा भएर पालन गर्दा अन्तर्मुखी विष्णु संहार गर्दा पञ्चमुखी रुद्र भई सारा सृष्टिको कार्य गर्दछ जसको इच्छाले त्यस अण्डको उत्पत्ति हुन्छ त्यस परब्रह्म परमात्मालाई त्रिगुण त्रिगुणातीत चतुर्विह अनादि प्रजापति हिरण्य गर्भ भन्दछन् सुमेरु पर्वतको बीचमा सम्पूर्ण जीव गर्भाशयमा बालक चाहिँ रहेका छन् सूर्य चन्द्र नक्षत्र ग्रह आदि इत्यादि त्यही सुमेरुका उपत्यकाभित्र स्थित छन् निराकार आकाश पनि त्रिगुणात्मिक माया र पञ्चमहाभूतले बेरिए झैँ भएर आकारवान हुन्छ अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ तर राम्रोसँग विचार गर्दा आदि मध्य अन्त्य केही नभएको अनादि परमात्माका लीला मात्र जगतको भ्रान्ति हो हेर्दा यही लाग्दछ कि यो जगतको सुरु वा अन्त्य छ तर वास्तवमा यो मोह वा भ्रम मात्रै हो जगत अनन्त छ न त यसको सुरु न त अन्त्यै हुन्छ ब्रह्मामा अण्ड धागोमा जुन दाना अडिएको हुन्छ यसरी नै यो ब्रह्म अडिएको छ यो ईश्वरकै इच्छाले सृष्टि वा यसमा प्रलय हुन्छ अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु रुद्र दिगपाल आदि भिन्न भिन्न छन् जस्तै स्वप्नमा देखेका अथवा आइपरेका सुख दुःखको अनुभव नेत्र खुल्दा केही हुँदैन त्यस्तै यो अनित्य संसारको सुख दुःख पनि सपना झैँ छ सुख दुःख भनेको केवल मनले मात्र अनुभव गर्दछ अत त्यस सुख दुःखको भागी मनलाई आफ्नो अधीनमा गराउनु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा विज्ञ व्यक्तिले जान्नुपर्छ अत हे अगस्त्य मुनि तिमी पनि मनलाई एकाग्र पारेर तपस्या गर अवश्य सिद्धि प्राप्त हुन्छ यो मैले तिमीलाई संक्षेपमा सृष्टिको वर्णन गरे अब अर्को अध्यायमा पद्मकल्पको वर्णन गर्दछु श्री कुमारजी आज्ञा गर्नुहुन्छ यति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायाम सृष्टि क्रमवर्णन नाम प्रथम अध्याय आजको श्री स्वस्तानी कथाको प्रथम अध्याय यही पुरा हुन्छ तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्